बताउन सकेन मुटुभरि माया छ मुटुभरि माया छ रात रोए होला उदास बिहानीलाई सोध कति आँसु झारे होला सिरानीलाई सोध कति रात रोए होला उदास बिहानीलाई सोधा कति आँसु झारे होला सिरानीलाई सोधा सबै आँसु साँचा भए भन्ने थिए तालहरू तिमीलाई सम्झे दिन बित्यो महिना र सालहरू महिना र सालहरू छैनौ हाम्रो अन्तैतिर नै भयो अब हामी माया लाउन नमिल्ने भयो छैनौ हाम्रो अन्तैतिर नै भयो पराईको तिमी मैले रोक्न सकेन तिमी मेरै हौ भनेर जताउन सकेन जताउन सकेन मुटुभरि माया छ बताउन सकेन भारी माया छ बताउन सकेन